तपाईँ अहिले SL Nepal dot black spot dot com सुनिरहनु भएको छ Hey! रेशमी त्यो उनको केसा हावाले उडाउँछ आफैलाई मेटाइनी उनको खुसी प्यारो लाग्छ आफैलाई मेटाइनी उनको खुसी प्यारो लाग्छ हजार जन्मसम्म उनको साथ पाइरहनु लाग्छ हजार जन्मसम्म सारी मनभित्र मेरो सुटुकै कोही बसे बसेछ मेरो जीवनमा बहार ल्याएछ सुस्ता